उदासी हृदय निराशको धर्सा त्यो तिम्रो चेहरामा उदासी हृदय निराशको धर्सा त्यो तिम्रो चेहरामा दुःखले दबी जिउँदछौ मित्र यो दुष्ट संसारमा दुःखले दबी जिउँदछौ मित्र यो दुष्ट संसारमा हृदय पोल्छ वेदनाले तिम्रो आँसु छ गहमा हृदय पोल्छ वेदनाले तिम्रो आँसु छ गहमा सुस्केर हल्दै अगाडि बढ्छौ यो भौतिक जगतमा सुस्केर हाल्दै अगाडि बढ्छौँ यो भौतिक जगतमा उदासी हृदय निराशको झर्छ त्यो तिम्रो चेहरामा तडपेर किन रहन्छौ यहाँ यो बाजो संसारमा तडपेर किन रहन्छौ यहाँ यो बाजो संसारमा आनन्दको सागर बग्दछ सधैँ यसुको चरणमा आनन्दको सागर बग्दछ सधैँ यसुको चरणमा उदासी हृदय निराश दर्श यो तिम्रो चेहरा स्वीकार गर्दै पश्चातापी बनी आउनै पाप स्वीकार गर्दै पश्चातापी बनी आउनै पाप तिम्रो सबै धुने छन् उनले त्यो क्रुसको रगतमा पाप तिम्रो सबै धुने उनले उसको जगतमा उदासी हृदय निराशको दर्श त्यो तिम्रो चेहरामा उदासी हृदय निराशको दर्श त्यो तिम्रो चेहरामा दुःखले दबी जिउँदछौ मित्र यो दुष्ट संसारमा दुःखले दाबी जिउँदछौ मित्र यो दुष्ट संसारमा उदासी हृदय निराश दर्श यो तिम्रो चेहरामा